नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै म अच्युत किमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन लिएर आइपुगेका छौँ एक सरको माया हामीले गएको साता पन्ध्रौँ श्रृङ्खला वाचन सुन्यौँ पन्ध्रौँ श्रृङ्खलासम्म यसका धेरै उच्चार चढावहरू हामीले सुनिसकेका छौँ एकसरको मायाको अघिल्लो पृष्ठमा एउटी युवतीको फोटो छ आवरण पृष्ठमा यसबारेमा लेखकले लेख्नुभएको छ गुगलमा बसिरहँदा एकदिन मैले राउदा आतिफको फोटो देखेँ र पहिलोपटक देख्दा नै लाग्यो कि म उनको सुन्दरतालाई कथाको मालदिभियन पात्रको नायिकामा उतार्नेछु अझ अगाडि खोज्दै जाँदा थाहा लाग्यो कि उनी मालदिप्सको मोडलिङ क्षेत्रमा भर्खर उदाउन लागे कि एक मोडल रहेछन् जसलाई the girl with aqua blue eyes भनेर चिनिँदो रहेछ उनी भारतबाट प्रकाशित हुने चर्चित भोग म्यागजिनको कभर पेजमा समेत छापिएर लोकप्रिय भइसकेकी रहेछन् उनीप्रतिको मेरो आकर्षण तब एकाएक प्रेममा बदलियो जब मैले थाहा पाएँ कि मैले उनको फोटो हेर्दै गरेको त्यो समयभन्दा तिन महिना अघि अर्थात् विक्रमसम्म दुई हजार त्रिहत्तर चैत सोह्र गते उनले यो संसार छाडिसकेकी रहेछन् मोडलिङमा रुचि भए पनि बङ्गलादेशमा मेडिकल अध्ययन गरिरहेकी राउदा आतिफले आफ्नो होस्टलको कोठामा झुन्डिएर आत्महत्या गरेकी भन्ने थाहा पाउँदा म आश्चर्य र विस्मयमा परेको थिएँ उनको परिवार त्यसलाई आत्महत्या मान्न तयार भइरहेका थिएनन् एक सरको माया मेरो निजी जिन्दगी र दिमागको उपज हो राउता आतिफको निजी जिन्दगीसँग यसको कुनै पनि सम्बन्ध छैन उनलाई श्रद्धाञ्जली स्वरूप मैले उनको नाम र सुन्दरतालाई एक सरको मायामा उतारेको छु भनेर लेखकले लेख्नु भएको छ एक सरको मायाको सोह्रौँ श्रृङ्खला वाचन अब सुनौ पृष्ठ दुई सय बहत्तरबाट दसैँ आउन लागेको थियो घर सम्झेर एकाउन्टमा भएको सबै रकम रेमिट गरिदिए फोन नगरेको पनि धेरै भएको थियो केही समय अन्य कुरा गरेर काकीलाई सोबारे जानकारी गराएँ मैले कमाएको पैसा सबै काकीकै नाममा खोलेको खातामा जम्मा गर्ने गरेको थिएँ नेपालमा आफूले खाता समेत खोलेको थिएन काकीसँग गर्ने कुरा सकिएपछि म ज्योतिसँग बोल्न थालेँ उसले त्यति बेला भर्खर बालकुमारी कलेजमा बिबिएस जोइन गरेकी थिए भाइ भने एघार कक्षामा जनता उच्च माध्यमिकमै पढ्थ्यो ज्योतिले भने दाई हजुरलाई थाहा छ आमाले त अब छुट्टीमा आउँदा हजुरको बिहे गर्ने हो भन्दै हुनुहुन्छ ऊ खुसीले इत्रिँदै पनि थिए मैले भने तेरो दाईको बिहे गर्ने बेला नै भएको छैन अँ आमा बाह्र दुइटैले बिहे गरिदिने भन्नुहुन्छ मैले पनि भाउजू पाउने भएँ आहा बिहे गर्ने त हो नि अब पनि नगरेर हुन्छ र काकी पनि त्यहीँ हुनुहुँदो रहेछ पछाडिबाट भयो म ज्योतिलाई भन्न चाहन्थेँ ज्योति काकीलाई भन्दे त तेरो दाईले तेरो भाउजू खोजिसकेको छ भनेर तर भन्न सकिनँ सबै कुरा फोनमा भन्न उचित लागेन को केटी भन्ने प्रश्नको जवाफ दिन सजिलो थिएन यद्यपि काका काकीले मेरो कुरा टार्नुहुन्थेन होला तर अर्कै देशकी अर्कै धर्म मान्ने केटीलाई बुहारी बनाउने कुरा फोनबाट गर्नु बान्छनीय लागेन छुट्टीमा घर गएपछि काका काकीसँग सबै कुरा गरौँला भन्ने सोचेर त्यो विषयमा अरू कुरा गर्न चाहिन अगस्तका अन्तिम केही दिन बाँकी थिए झरी थामिदिएर चल्ने सिलसिला चलिरहेको थियो अहमद बिहे गर्ने गाउँ जाने तयारी गर्दै थियो बिहेपछि पनि एक महिना ऊ श्रीमतीसँग घुमफिरमा व्यस्त हुनेवाला थियो रक्बोमा खजाना लुटेपछि मैले उसलाई भने डेढ दुई महिनासम्म त नआउने भए त मलाई समस्या हुने भयो नि ओठ तन्काउँदै अहमदले जवाफ दियो मैले बन्दोबस्त गरिसकेको छु त टेन्सन नलिए सायद हुन लागेको बेहुला भएर होला उसको अनुहारमा एक किसिमको चमक थियो तिला खुसीबाट आइरहेको मधुरो उज्यालो हेर्दै मैले भने मालेमै बिहे गरेको भए म पनि सरिक हुन पाउँथेँ अहमदले चुरोटको प्याकेट हातमा खेलाउँदै भन्यो त आइज न त उतै आउन त हुन्थ्यो यार आजभोलि अफिसमा अलिक समस्या छ तै पनि मिल्यो भने आउँछु नि त्यो रात अबेरसम्म रक्बोमा हाम्रो संवाद चलिरहेको थियो लुट पनि दोस्रो पटक भइसकेको थियो राति छुट्टिनु अघि अहमदले एउटा सानो हनिजार जत्रो सिसाको भाँडोमा भरिएको लेदो खल्तीबाट निकालेर मलाई दियो मैले आश्चर्य प्रकट गरेँ यति धेरै उसले भने अयार यार अलि धेरै नै छ कोठामा यत्तिकै छोड्न पनि रिस्की नै छ घरलाई जाने कुरा पनि भएन तैँ राखिराख जति युज गर्छस् गर बाँकी म फर्केर आएपछि लिन्छु अनि मलाई यति धेरै झगडा किन राख्नु पऱ्यो त तँलाई छोड्न यार पछि आएर सबै कुरा भनौँला मलाई त्यति धेरै खजाना समातिरहँदा किन्चित भयले भित्र कतै डेरा जमाइरहेको थियो तर पनि अहमदको निवेदनलाई नकार्न सकिनँ छुट्टिनु अघि स्ट्रिट लाइटको तल उभिएर अहमदले मसँग गला मिलाएर भन्यो ल यार आलोक आफ्नो ख्याल गर्नु मैले खल्तीबाट छाया हकुरा रिसोर्टको फुल बोर्ड टु नाइट स्टेको भौसा दिँदै भने फेरि पनि तँलाई अग्रिम बधाई म आउन नपाउँला नपाउँला ल यो राख अहमदले उत्सुकता देखायो के हो यो मैले हाँस्दै भने साला तेरो हनिमुनको व्यवस्था गर्नु परेन मेरो तर्फबाट तँलाई बिहेको गिफ्ट यही हो मेरो कुरा सुनेर अहमदले अनौठो तरिकाले मलाई हेऱ्यो अनि फेरि एकपटक कसिलो अङ्कमाल गर्दै भन्यो यार यसको के जरुरत थियो र छोड्न यार तेरो लागि यति गर्न पनि पाउन्न र मैले अहमद भावुक भइसकेको थियो मेरै अगाडि आँसु चुहिने डरले ऊ बिदा भएर फटाफट हिँड्यो अलि पर ब्रेडफ्रुटको रुखमुनि पुगेर उसले मतिर हेरेर खिस्सा हाँस्दै हात लायो मैले पनि हात लाएँ फर्किँदै गर्दा चौराहामा जगल्टी देखियो सधैँ चाहिँ उसले मलाई घुरेर हेर्दै थियो म नदेखे जस्तो गरेर फटाफट आफ्नो बाटो लागेँ सरप्राइज सेप्टेम्बरको पहिलो शुक्रबार दिउँसो डोरबेल बज्यो ढोका साथ राउदाले हाँस्दै भने बिहानैदेखि झरी परिरहेको थियो अहमद गाउँ गएको पनि पाँच छ दिन भइसकेको थियो राउदाले मेरो आँखा अगाडि आफ्ना निला आँखाहरू गाड्दै भने ल के ट्वाल्ल परेर हेरेको नि भित्र बोलाउँदैनौ हामीलाई मैले हाँस्दै पहिले राउदा अनि राउदाका बाहेक देखिएका अर्का एक जोडी आँखामा एक झिमिक्क हेर्दै भने मैले बोलाइरहनुपर्छ र आऊ न काला साना आँखा पातलो आँखी भाउ घुम्रो कपाल गोरु वर्ण मेरो कुम जत्तिको हाइट म निहाल्दै थिएँ सोफामा बस्दै गर्दा राउदाले भने चिनेनौ राउदाको छेउमा मुसु मुसु हाँस्दै बसिरहेको युवतीलाई हेर्दै मैले जवाफ दिएँ खोइ चिनिनँ त मैले तृष्णा मेरी नेपाली साथी राउदाले तृष्णाको कुम आफ्नो कुमले धक्का दिँदै मलाई हेरेर भने मैले तृष्णालाई हेर्दै भने नमस्ते म आलोक तृष्णाले हल्का मुस्कुराउँदै मधुर लयमा भने नमस्ते हजुरको बारेमा मलाई राउदाले बताइसकेकी छे हो र मैले पनि उतिर हेरेर थोरै मुस्कुराउँदै भने अनि राउदातिर हेरेँ राउदा कुरा नबुझे पनि हाम्रो नेपाली सम्वाद सुन्दै थिएँ मैले फेरि तृष्णातिर हेरेर भने हजुरको मामाको बारेमा सुनेर दुःख लाग्यो तृष्णाले जवाफ फर्काई के गर्नु मामाको दिन त्यति नै रहेछ दिन सकिएपछि कसको के लाग्छ र राउदाले भन्दै थिए हजुरले मामालाई चिन्नुहुन्थ्यो अरे हजुर सामान्य चिन्जान्थ्यो जान्थ्यो मैले नै विषय बदल्दै सोधेँ घर कहाँ नि हजुरको चितवन नै हो कि हजुर खास घर माडी हो तर म चाहिँ काठमाडौँमा जन्मिएँ कि बाबा र माङ बिहेपछि काठमाडौँ आउनुभयो अनि सानो व्यवसाय गरेर बस्न थाल्नुभयो तर यसपालि भूकम्प गएपछि भने बाबा भरतपुरतिर झर्ने कुरा गरिदिनुहुन्छ हुन्छ हेरौँ के हुन्छ guys are you in affair are what राउदाले हाम्रो नेपाली सम्वादमा तगारो राखेर बोली कृष्णले हाँस्दै राउदाको हातमा प्याट टानेर जवाफ फर्काई सटप राउदा थोरै ठुस्केको भावमा बोली त्यसो भए मैले बुझ्ने भाषामा कुरा गर न त तिमीहरू त्यसपछि हाम्रो सम्वाद अङ्ग्रेजीमै चल्यो तृष्णाको पुरा नाम तृष्णा चौधरी रहेछ तृष्णाको माग र बाबाको अन्तर्जातीय बिहे भएको रहेछ सम्वादको सिलसिला चलिरहँदा जब राउदा र मेरो सम्वाद हुन्थ्यो तृष्णाका साना काला आँखाले मलाई हेरेर भाव प्रकट गरिरहेका हुन्थे तर जब तृष्णा र मेरो सिधा सम्वाद चल्थ्यो उसका आँखामा त्यो भाव देखिँदैनथ्यो मैले त्यसको कारण बुझ्न सकिनँ सम्वादकै सिलसिलामा बिचमा राउदाले हाँस्दै भने तिमीलाई भेट्न खुब इच्छा थियो त्यसैले आज तृष्णासँग भेट गराउन लिएर आएकी मैले तृष्णातिर हेर्दै भने ठिक गर्यो चिन्जान गरिराख्नु राम्रो हो तृष्णाले सुस्तरी मुन्टो हल्लाउँदै हो नि भन्ने भावमा मुस्कुराए तिमीहरू फ्रेन्ड मात्रै हुने नि फेरि राउदाले त थ्रेटेन नै दिए जे होस् त्यो शुक्रबारको जरीमा राउदाको सरप्राइज मलाई राम्रै लाग्यो केही बेर जेडी र उनको परिवारका बारेमा पनि कुरा भयो चार बजेपछि सपिङका लागि जानु छ भन्दै तृष्णाले राउदालाई लिएर गए पर्सिपल्ट आइतबारको दिन अफिसमा एकजना नयाँ मान्छे आधा घन्टासम्म इस्माइलको क्याबिनमा बसेर निस्कियो म जेसिकासँग रिसेप्सनमा केही कुरा गर्दै थिएँ ऊ हामीलाई हेरेर मुसुक हाँस्दै ढोकाबाट बाहिरियो मैले उत्सुक भएर जेसिकालाई सोधेँ को हो यो मान्छे जेसिकाले जवाफ फर्काई सेल्सका लागि इन्टरभ्यू दिन आएको भन्दै थियो हजुरलाई थाहा छैन र जेसिकाको कुरा सुन्ने बित्तिकै मलाई काँडाले खोचे जस्तै भयो म सेल्स एन्ड मार्केटिङ विभागको म्यानेजर मेरो जानकारी बिना नै सेल्समा नयाँ मान्छे थपिँदैछ आखिर इस्माइल के प्लान गर्दै थिए मनमा अनेक शङ्काहरू उब्जिन थाले इस्माइल मदेखि दिन प्रतिदिन बेखोस हुँदै गइरहेका थिए म मान्छु मेरो पर्फर्मेन्स पनि डाउन हुँदै गइरहेको थियो तर पनि एकपटक मलाई त्यसबारेमा जानकारी त हुनुपर्थ्यो नि मलाई इस्माइलसँग निकै रिस उठ्यो तर म के नै भन्न सक्थेँ र कम्पनी उनको म त जाब एउटा कामदार नहुँ आफ्नो जागिर नै धरापमा पर्न लागेको चिन्तासँगै मलाई फेरि आफ्नो छुट्न नसकिरहेको कुलतसँग रिस उठेर आयो मनको ठुलो पाटो जो हमेसा मेरो कुलतको पक्षपाती भइरहेको थियो मनको सानो पाटोलाई उचालेर मैले उति नै खेर विद्रोहको मोर्चा बनाएँ तर कुलतरूपी सत्ताको आडमा मेरो विद्रोहको मोर्चालाई मेरो मनको ठूलो पाटोले दमन गर्न थाल्यो त्यस दिन अबेर रातसम्म पनि झडप जारी नै थियो म बारम्बार धरापमा पर्न लागेको जागिरको मुद्दा उठाएर मनको सानो पाटोलाई उत्तेजित पारेर आन्दोलन गरिरहेको थिएँ तर बारम्बार सत्तासीन कुलतको गुलाम मेरै मनको ठूलो पाटो विभीषण चाहिँ धोकेबाज भएर मेरै क्यारियर र जिन्दगीसँग खेलबाड गर्न सबैभन्दा अगाडि उभिएको हुन्थ्यो यो यस्तो एउटा आन्दोलन जसको सफलतामा निर्भर थियो मेरो क्यारियर राउदाको प्राप्ति र मेरो आफ्नै जिन्दगीका अरू धेरै कुराहरू तर कुनै जमानाको क्रान्तिकारी धनको नसामा डुबेर मति भ्रष्ट भए चाहिँ मेरो मनको ठुलो पाटो मेरो कुलतको नसामा डुबेर मति भ्रष्ट भइसकेको थियो र उसको सहमति बिना मेरो मनको संसदमा बहुमत पुग्न सक्दैन थियो त्यसैले त्यो आन्दोलनको माग पुरा हुन सकेन मनको सानो पाटो फेरि शिथिल भएर मनको कुनै कुनामा टाउको समाउँदै बस्न बाध्य भयो मनमा त्यसै भएका कम्पनहरू आउन थाले जागिरको चिन्तासँगै मलाई आफ्नो छुट्न नसकिरहेको कुलतसँग पनि रिस उठेर आयो राति अबेरसम्म पनि मनमा द्वन्द्व चलिरह्यो कुलतको पक्षमा वकालत गरिरहेको मनलाई अर्को मनले जित्न सकेन अर्को दिन म किचनमा राउदाको प्रिय कपमा कफी बनाउँदै थिएँ बाथरुमबाट फर्केर किचनमा पुगेपछि राउदाले नाक खुम्च्याउँदै भने तिमी बाथरुममा पनि चुरोट पिउँछौ हो ओहो ऊ आउनु अघि मैले बाथरुममा खजाना लुटेको थिएँ फ्रेसनर छर्किन पनि बिर्सेछु कपको कफीलाई चम्चाले घोल्दै मैले हो भन्ने अभिव्यक्तिका साथ मुन्टो हल्लाएँ तर धुवाको गन्ध त अलि अर्कै आएको छ त नयाँ खाले चुरोट हो कि क्या हो उसको नाक फेरि पनि खुम्चियो मैले आफूलाई स्वाभाविक पार्ने कोसिस गर्दै झुटो जवाफ फर्काएँ थोरै फ्रेसनर सर्केको थिएँ सायद धुवाको गन्धमा मिसिएर त्यस्तो भएको होला यद्यपि मेरो मनका डरका छालहरू उर्लिन थालिसकेका थिए उसले खै होला भन्ने भावमा आफ्नो तल्लो ओठले माथिल्लो ओठलाई धकेल्दै मुन्टो हल्लाए मलाई केही राहत महसुस भयो झरीसँगै हावा पनि चलेको हुनाले बाल्कोनी पानीको कब्जामा थियो त्यसैले हामीले किचनमै बसेर कफी र चुरोट पियौँ त्यो दिन पनि मेरो हातले कफीको सुर्पी र धुवाको सर्कोमा माया घोलेर राउदालाई पिलाउने मौका पायो कप पखालेर मैले किचनको भित्तामा ठोकिएको दराजमा राख्दै थिएँ राउदा बोली आलोक एक मिनट मैले दराजको ढोका बन्द गर्दै सोधेँ के भयो उसले भने त्यो ढोका खोला त एकपटक किन खोल न ल खोलेँ भन के भयो मैले सोधेँ त्यो सानो सिसीको के हो राउदाको त्यो प्रश्नले मलाई ब्रेक फेल भएको गाडी जस्तै बनायो तर पनि मैले सम्हालिँदै कोसिस गर्दै भने ए यो यो मसाज क्रिम हो उसले आश्चर्य मान्दै भने मसाज क्रिम कस्तो मसाज क्रिम हो यो यस्तो खाले त मैले कहिल्यै देखेकी थिइनँ म जसोतसो कुराको पाल टाल्ने कोसिसमा लागेँ यो आयुर्वेदिक हो मैले गाउँबाट ल्याएको त्यो सिसीतिर आँखा लगाउँदै राउदा उत्साहपूर्वक बोली वा रियल्ली म मसाज गरिदिउँ तिमीलाई उसको आँखा रोमान्टिक हुन थालिसकेका थिए तर त्यो रोमान्सले मलाई भिरबाट खसाल्नेवाला थियो राउदा साँच्चै खजनाले मेरो शरीर मसाज गर्न थाल्यो भने के होला सोचेर काँडा उम्रियो अफिमको लेफले शरीरको मसाज यथास्थिति बिर्सिएर आफैसँग हाँस्न मन लाग्यो तर मैले तर्किँदै जवाफ दिएँ होइन भइगो छोडिदेऊ उसले नखरा पार्दै भने तिमी त दुनियाँको नमुना बोयफ्रेन्ड छौ गर्लफ्रेन्डले मसाज गरिदिन्छु भन्दा पनि नाइ भन्ने कस्तो रोमान्टिक हुन पनि नजानेको कि ऊ खोल्दै गइरहेकी थिए उसको आवाज र हाउभावले मलाई उसको तलाउमा डुबुल्की मार्नका लागि आमन्त्रण गरिरहेका थिए मलाई रोमान्सभन्दा पहिले त्यो खजानाको विषयलाई टुङ्गो लगाउन आवश्यक थियो त्यसैले मिलाएर भने यो मसाज क्रिम शरीरभरि लगाउने होइन कि डियर यो त विशेषसँगको मालिस गर्नका लागि मात्र हो छि तिमी त कस्तो नकचरो पो रहेछौ उसको जवाफ बोकेर आएको आवाज पूर्ण रूपमा लज्जावती भएर यौन क्रीडाको लागि तयार भए चाहिँ सुनिएको थियो म बेसन छेउमा पुठो अड्याएर बसिरहेको थिएँ ऊ आएर मेरा दुई खुट्टाको कापमा आफ्नो शरीरलाई घुसाउँदै सामुन्य भएर मलाई हेर्न थालिए उसको अनुहारमा के के थियो त्यसको बयान गरी साध्य छैन ऊ स्वस्थ स्वस्थ मलाई डुबाउने पोखरी खन्दै थिए सम्वादको सिलसिला जारी राख्दै उसले मस्किएर सानो आवाजमा भने के हुन्छ नि त्यो मसाज क्रिम प्रयोग गरेपछि मैले उसको नजिकै नाक जोदाउँदै भने मजबुती मिल्छ छे नकचरो तिमी उसको आवाज सासमा समाहित हुँदै थियो मैले उसको चुच्चो चिउँडोको तल्लो भागमा आफ्ना ओटो लाएँ मेरा ओठ त्यहाँ डुलिरहँदा उसको चिउँडो ठाडो पर्यो त्यो उसको आमन्त्रण थियो म उसको मुलायम घाँटीमा खेल्न थालेँ ऊ समाहित हुँदै गई त्यसै बेला हलमा उसको फोन बज्यो तर राउदाले वास्तै गरिन हामी एकअर्कासँग कपडासँग जोरी खोज्न थालिसकेका थियौँ दोस्रो पटक पनि उसको फोन बज्यो मन नलागी नलागि मबाट छुट्टिएर हलमा गएर उसले फोन रिसिभ गरेँ म ठाउँको ठाउँ बसेर सुनिरहेँ ऊ बोली के अरे हो र ल म आइहालेँ ऊ फोनमा बोलिसकेर पुनः किचनमा आएँ उसको शरीरमा पलाएको यौन क्रीडाभाव हराएको थियो उसले भने अपरझट काम आइलाग्यो म जान्छु ल केही समस्या ओ होइन त्यस्तो केही होइन एकजनालाई नभेटी नहुने भयो त्यो पनि अहिले नै मैले जिस्किँदै भने मलाई आधा काँडा उमारेर जान्छौ त ऊ जिस्किन पनि छैन मलाई अँगालेर एकपटक ओठमा चुम्बन गरी अनि बिदा भए एक दिन इस्माइलले मलाई आफ्नो क्याबिनमा बोलाए मदेखि बेखुस भइरहेका इस्माइल त्यो दिन पनि खुसी देखेका थिएनन् उनले मलाई बस्न आग्रह गर्दै सोधे एउटा कुरा भन त आलोक के कुरा सर तिम्रो र चालिसेको सम्बन्ध कस्तो थियो राम्रै थियो सर इस्माइलको प्रश्नको जवाब फर्काउँदै गर्दा मेरो मन किन्चित हडबडाउन थाल्यो त्यतिका दिनपछि अचानक चालिस दाईको कुरा कसरी निक्लियो मैले जिज्ञासा राखेँ किन र सर के भयो मेरो प्रश्न सुनेर उनले भने हिजो अफिसमा दुईजना पुलिस अफिसर आएका थिए चालिसेका बारेमा केही सोधखोज गर्दै थिए उनीहरू चालिसेसँग अरू स्टाफको सम्बन्धका बारेमा पनि सोध्दै थिए कारण सोद्धा केही बताउन चाहेनन् इस्माइलको मुखबाट निस्केका शब्द मानव धारिला हतियार हुन् जसले मेरो मनमा प्रहार गरिरहेका थिए उनले आफ्नो टेबलमा राखेको सानो ग्लोबलाई घुमाउँदै मतिर हेरेर सोधे के तिमीलाई चालिसको कुनै त्यस्तो कुरा थाहा छ जुन कुरा मैले भनेको कुराको कारक हुनसक्छ अकस्मात ममाथि प्रहार भएको त्यो प्रश्नको उत्तर त मसँग थियो जसले मनमा ताण्डव गर्न थालिसकेको थियो तर मैले भने छैन सर मलाई त्यस्तो कुनै कुराको जानकारी छैन हामी एउटै कम्पनीमा काम गर्ने साथी र दुवै नेपाली भएको नाताले केही नजिक थियौँ तर उनको बारेमा सबै कुरा मलाई थाहा छैन मेरो कुरा सुनेर उनी किञ्चित निराश देखिए निराश भावमै उनले भने मेरो कम्पनीमा यसरी पुलिस आएको कहिल्यै थिएन मेरो बिजनेस र व्यक्तिगत प्रतिष्ठामा आजसम्म कसैले औँला उठाउन सकेको छैन उसले मेरो कम्पनीमा आँच आउने कुनै नराम्रो काम पो गर्यो कि कम्पनीलाई यहाँसम्म ल्याउन मैले रगत पसिना एक गरेको छु यसको प्रतिष्ठामा आँच आउने कुनै कुरा मलाई स्वीकार्य हुने छैन इस्माइलले यी कुराहरू चालिस दाईको सन्दर्भमा भनिरहेका थिए तर मलाई लागिरहेको थियो उनी मलाई सावधान गराइरहेका छन् कुराको सिलसिला चल्दै थियो चालिस दाईको कुरापछि उनी मेरो खस्किँदै गएको पर्फर्मेन्सका बारेमा टिक्का टिप्पणी गर्न थाले साँच्चै भन्ने हो भने तिम्रो बिग्रिँदै गइरहेको पर्फर्मेन्सले मलाई धेरै अप्ठ्यारो पारेको छ आलोक मैले त तिम्रो रिप्लेसमेन्टमा मान्छे राख्ने सोच समेत बनाइसकेको थिएँ तर फेरि तिम्रो त्यो पुरानो कार्यशैली जसले मलाई आकर्षित गरेको थियो त्यसैले रोकिरहेको छ म अझै पनि त्यो आलोक फर्किन्छ कि भन्ने आशामा छु जुन आलोकलाई मैले छानेर ल्याएको थिएँ हेर आलोक म एक बिजनेसम्यान हो मलाई लाग्छ तिमी मेरो कुरा बुझ्न सक्छौ म के चाहन्छु उनी बोल्दा बोल्दै टक्क रोकिए म बुझिरहेको थिएँ कि उनी के भन्न चाहन्थे उनी त्यसपछिका मेरा गल्ती र कामप्रतिको उपेक्षालाई सहन गर्न सक्ने स्थितिमा थिएनन् मेरो जागिर नाजुक मोडमा थियो कुलत छोड्न सकिनँ भने मैले चाँडै नै कुम्लो बाँध्नुपर्छ भन्ने मलाई लागिरहेको थियो त्यही दिन राति फोनमा अहमदसँग कुराकानी भयो अर्को दिन उसको विवाह थियो कुराको सिलसिलामा मैले अहमदसँग इस्माइलले भनेका कुराहरूमा थप जानकारी लिनका लागि केही कुराहरू खोतल्ने प्रयास गरेँ अहमद पनि चिन्तित थियो उसलाई पनि एटोलको प्रहरी चौकीमा बोलाएर जागिर बसाएर र साथीहरूको बारेमा सामान्य सोधपुछ गरिएको रहेछ ऊ निकै चिन्तित थियो उसले भन्यो यार भोलिको विवाह छ एकातिर प्रहरीले सोधपुछ गरिरहेको छ अर्कोतिर खजाना खोज्नेहरूले फोन गरेर हैरान पारिसके म मालेमा छैन भन्दा पनि सुख छैन के अरे तैँले अरूलाई पनि बेच्ने गर्थिस् बेच्ने त होइन यार मालेमा तँ जस्तै मनले हार्न नसक्ने अरू दुई चारजना साथी छन् उनीहरूका पनि तेरो जस्तै राम्रो जागिर छ तैँले जस्तै मलाई सहयोग गरिरहन्छन् तसँग झगडा त छ तर म चाहन्न कि उनीहरूले तेरो बारेमा थाहा पाऊन् त्यसैले टारिरहेको छु अहमदको कुराले मलाई झनै चिन्तित बनाउँदै लग्यो ऊ भन्दै गयो यार आलोक पनि केयरफुल भएर बसाइ केही बेठिक भइरहेको जस्तो लाग्छ मलाई अनि सुन म अब यो फोन चलाउँदिनँ म तँलाई नयाँ नम्बर पठाइदिन्छु उपरान्त काम परे त्यही नम्बरमा फोन गरेस् म झनै चिन्तित भएँ फोनमा कुरा भइसकेपछि पनि म निकै बेर सोचमग्न भएँ मलाई कुनै जालोमा फस्दै गइरहेको छु भन्ने लागिरह्यो एउटा सध्य मान्छेलाई तोडमोड गर्न कुलतमा जाकिदिए पुग्ने रहेछ पहिले युद्धमा शत्रुपक्षका सिपाही र सुराकीहरूलाई पक्रिएर उनीहरूबाट गोप्य सूचना लिनका लागि त्यस्तो नसा दिइन्थ्यो अरे जसको दुष्प्रभाव अहिले विश्वभरि नै परेको छ मलाई आफैसँग ग्लानी भयो म चाहेर पनि छोड्न सकिरहेको छैन कस्तो व्यवस्था त्यो रात अहमदले चालिस सिधाइका लागि भनेर मलाई खजाना नदिएको भए पनि मलाई चालिस सिधाई हराएको चिन्ताले नजगडेको भए यदि त्यो रात मसँग अरू केही खिल्ली चुरोट भएको भए या त त्यो रात बिलिङले नै नगएको भए सायद म नसामा फस्ने थिएन म पुरानै आलोक भएर आफ्नो क्यारियरको शिखर चुम्न चाहन्थेँ तर सकिरहेको थिएन म कतै अल्झिरहेको थिएँ म उड्न खोजिरहेको थिएँ तर कुलतको साङ्लोमा बाँधिएको पत्तै पाइन छु जुन साङ्लो खोल्न मेरा लागि असम्भव प्राय हुँदै गइरहेको थियो मलाई आफैसँग रिस उठ्न थाल्यो श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन जिएस पौडेलको उपन्यास एक सरको मायाको वाचन हो यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछु उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन सुनिरहेका छौँ यो पुस्तकको उपन्यास सुरु हुनुभन्दा अघिल्लो पृष्ठमा लेखिएको छ दुर्व्यसनीबाट बचाउँ र बचाउँ धुमपान र मद्यपान स्वास्थ्यका लागि हानिकारक छ एक सरको मायाको बाँकी अंश वाचन अब सुनौ सेप्टेम्बरको तेस्रो शुक्रबारको दिन राउदा आफ्ना ठुल्ठुला निला आँखामा रगत उमालेर रातो पार्दै मेरा अघि उभिएकी थिए बाहिर जोड जोडले छड्के झरी पर्न सुरु गरेको थियो बालकोनी बाछिटाले कब्जा गर्यो बाथरुमको ढोका खुल्ले राखेर म धुवाको मुस्लो उडाइरहेको थिएँ ग्रोसरी गएर फर्किँदा मूल ढोका लक गर्न बिर्सेको रहेछु मेरो अनुहारको सामु लागिरहेको धुवाको पर्दामा राउदा ठिङ्ग उभिएर आफ्ना निला आँखालाई राता बनाउँदै मलाई हेरिरहेकी थिए मलाई हेर्दा हेर्दै उसका आँखाबाट म प्रतिको विश्वास र मसँग जोडिएका उसका सपना बग्न थाले कहिल्यै नरित्तिने आँसुमा बगेर एकैछिनमा म प्रतिको उसको प्रेम रित्तिँदै जाँदै थियो म उसको सामु हातमा अफिमको चोप सल्काएर उभिएको थिएँ तर त्यो आगोले अफिम होइन हाम्रो प्रेमलाई डढाएर खरानी बनाउँदै थियो कोठा पुरै अफिमको गन्धले भरिएको थियो जुस्स परेको अरबिदारी जिङ्रिङ्ग कपाल नसामा लट्ठिएका रात आँखा हातमा सल्किरहेको जीवन डढाउने आगो अनि म राउदाको सामु खडा थिएँ मेरो जुन रूपलाई उसले कहिले पनि स्वीकार गर्नेवाला थिएन मलाई त्यही रूपमा देख्दा ऊ एकाएक भयभीत हुन थाले आँखासँगै उसको पुरै अनुहार रुन थाल्यो मेरो अँगालोमा लुटुपुटु पर्ने राउदा एकाएक मसँग डराउन थाली मेरो औँलाको कापबाट पुत्ताइरहेको धुवाँ त्यो केवल अफिमको धुवाँ मात्र थिएन त्यो त राउदा र मेरो सम्बन्ध चलिरहेको चिताबाट आएको मेरो अन्धकार भविष्य थियो एउटा प्रेम कहानीको दुःखद अन्त्य हुँदै थियो तर त्यहाँ प्रेमी प्रेमिकाको मुखबाट एक शब्द पनि निस्केको थिएन ऊ जहाँको त्यहीँ उभिएकी थिए तर लाग्न थाल्यो ऊ यति टाढा छ कि म जिन्दगीभर हिँड्दा पनि भेट्न सक्दिनँ मसँग बोल्ने कुनै शब्द नै थिएनन् म त रङ्गी हात पक्राउ परिसकेको थिएँ राउदा मेरो ओठले कामदै उसको नाम उच्चारण गरे सायद मेरो त्यो मधुर आवाज उसका लागि काँडा भयो उसले बरबर आँसु झार्दै चिच्याएर भने नल्याउ अब मेरो नाम नबोल मसँग आखिर जिन्दगीभर निको नहुने घाउ बनाएर छाड्यो बन्द गर अब नाटक पर्दा खसिसक्यो उसको क्रन्दनमा भरिएको रिस मेरा अघि असरल पोखिएको थियो एक कदम अगाडि बढाएर मैले पोखिएको रिसमा टेक्दै भने राउदा अगाडि बढेको खुट्टो भुइँमा राख्न नपाउँदै राउँदा एक कदम पछाडि सरी मानौ म सिकारी ऊ शिकार म अगाडि बढ्दै गएँ ऊ पछाडि सर्दै गएँ म रोक्न चाहन्थेँ उसलाई त्यसैले हात उठाएर राउँदा पर्ख भन्न खोजिरहेको थिएँ तर जब उसलाई रोक्न मेरो हात उठ्यो औँलाको कापबाट पुत्ताइरहेको अफिमको धुवाले भनिरहेको थियो जा राउँदा जा सधैँका लागि दूर जा ऊ विचलित र चरम दुःखी भएर छिटो छिटो पछाडि पाइला सार्न थाली म रोकिएँ ऊ फर्केर ढोकातिर दगुरी ऊ गई तर जाँदा जाँदै उसको आवाज आयो I will never see you again मलाई थाहा थियो कुनै न कुनै दिन जिन्दगीको त्यो मोडमा उभिनै पर्छ झुटको स्तम्भमा प्रेमको महल खडा हुनै सक्दैन राउदा बिनाको जिन्दगी के जिन्दगी जस्तो होला त मलाई थाहा थियो म मन्द विष सेवन गरिरहेको थिएँ जसले राउदाको म प्रतिको प्रेमको हत्या गर्यो जिन्दगीका धेरै खुसीमा पर्दा लगायो कता मोडिएला त जीवन मलाई नै अन्यल बनायो राउदाको अनपेक्षित उपस्थितिले मेरा वैशालु सपनाको बगैँचामा आगो लगायो सुन्दर फुलका बिरुवाहरू जल्न थाले मैले पानी हालेर त्यो आगो निभाउन सकिनँ किनकि मेरो हातमा पानी थिएन मट्टी तेल थियो म पाल परेको डुङ्गामा यात्रा गरिरहेको थिएँ तर मेरो सपना भने राउदासँग लामो यात्रा तय गर्ने थियो जसको तालमेल मिलेन मजदारमा डुङ्गा डुब्यो जिन्दगीको त्यो मोडमा उभिएर म जुन परिस्थितिको सामना गरिरहेको थिएँ त्यसको पूर्वानुमान भने गरिसकेको थिएँ मेरो अन्तर्मनको सानो पाटो सजग पनि थियो उसले बारम्बार सावधान पनि गराएको तर मेरो मनको ठुलो पाटोले सुनेन वर्तमानको क्षणिक आनन्द प्राप्तिमा नै ऊ लिन भयो जसकारण भविष्य धरापमा पर्दै गयो म डालीबाट कोपिला चुडेर हत्केलामा फुल फुलाउन खोजिरहेको थिएँ म पुरै गहिराइमा डुबिसकेको थिएँ खुट्टा टेक्न मात्र हुन्थ्यो तर खुट्टै लागेनन् मैले मनलाई सम्झाएर नसाथ छोडेर सुन्दर भविष्य र माया रोज्न सकिनँ चाहेर पनि सकिनँ हार निर्धाकै हुँदो रहेछ किनकि मेरो मनको त्यो पाटो कमजोर थियो म कुनै मांस भक्सीको पन्जामा परेर तडपिरहेको निर्दोष बचेरो के नै गर्न सक्थे र आदतले आँखामा धुवाको पर्दा खडा गरेको दिनदेखि मेरो जीवन ओह्रालो लाग्दै गएको हो मेरो क्यारियर बर्बादीको भिरमा उभिएर हाम फाल्न खोजिरहेको थियो प्रीतिको बगैँचामा त डडेलो लागिहाल्यो बिस्तारै जीवन धुम चक्रको भुमरीमा रुमलिँदै गयो मलाई मभित्रको महको याद आउन थाल्यो जसको जिन्दगीमा बाँसको तामा हुर्किए जस्तै गरी खुसी र सफलताका तामाहरू हुर्किँदै गइरहेका थिए मलाई मेरै पुरानो महको याद आउन थाल्यो तर म भित्रको त्यो मह कमजोर भइसकेको थियो जरामा काँचो गोबर परेर जरीदेखि कुहिएर मर्दै जान थालेको कुनै बिरुवा जस्तै त्यो विषालु नसाको खुराकले मलाई दिन प्रतिदिन भित्रभित्रै मार्दै गइरहेको थियो आफ्नै खराब आदतको दास बनेर जिन्दगी जिउनु पनि कष्टकर हुँदो रहेछ पच्चिसौँ वसन्त पार गरेपछि बल्ल तल्ल छाएको प्रीतको बहार पनि आफ्नै आदतका कारणले गुमाएँ आदतको सामु मेरो केही जोर चलेन टुलु टुलु हेर्नु सिवाए भविष्यका सुनौला सपनाहरू भेट्न हिँडेको क्यारियर बाटो बिराएर भिरतिर दगुरिरहेको थियो मैले रोक्न सकिनँ छि जिन्दगी यस्तो पनि के जिन्दगी दराजको ठुलो सिसामा मैले आफ्नै प्रतिबिम्बलाई हेरेँ जिन्दगी जस्तै लथालिङ्ग कपाल देखियो दारी उस्तै देखिए आँखा लाल लाल फुङ्ग रङ उडेको अनुहार एक निरस विवश र लाचार मानव अस्तित्व बर्बादी औँलाकै कापमा थियो भुइँमा पछारेर त्यसलाई पैतालाले कुल्चेर एकछिन दले प्रतिबिम्बमा देखिएको त्यो मान्छेसँग मलाई एकाएक रिस उठेर आयो म भुतभुताउन थालेँ खै कहाँ छ खै के छ केले आनु यसलाई खै खै म कोठाभित्र यता र उता चक्कर लगाउन थालेँ प्रतिबिम्बमाथि प्रहार गर्नका लागि केही खोजिरहेको थिएँ त्यो सिसामा देखिएको मान्छेलाई टुक्रा टुक्रा पारेर सिद्ध्याउन हतियार खोजिरहेको थिएँ खोज्दा खोज्दै पर्फ्युमको बोतल हात लाग्यो म हातमा बोतल बोकेर ऐना अगाडि उभिएँ नसाले मेरो उत्तेजना बढाइरहेको थियो म ऐनाभित्रको मलाई मार्न तयार भएँ तर ऊ रत्तिभर डराएको थिएन ऊ दुश्मन भइसकेको थियो मेरो अनि म उसको बोतल उठाएर आफ्नो सम्पूर्ण बल प्रयोग गरेर मैले मेरै प्रतिबिम्बमाथि प्रहार गरेँ उसले पनि मलाई त्यसरी नै प्रहार गर्यो एउटा ठुलो आवाज आयो जसले ल्यायो मेरो विजयको खबर टुक्रा टुक्रा भएर फुट्यो झऱ्यो अनि मर्यो मेरो प्रतिबिम्ब जो मेरै दुश्मन थियो सिसाका टुक्राहरू भुइँभरि असरल पोखिए विजयमा एउटा अट्टहास हाँसो निस्कियो मैले मारिदिएँ मेरै प्रतिबिम्बलाई मैले मारिदिएँ मेरै बर्बादी बोकेर उभिएको त्यो दुश्मनलाई म फेरि हाँसेँ विजयको ठुलो हाँसो हा हा हा हाँस्दा हाँस्दै हात नचाएर एक फन्को घुमेर म छेउको भित्तामा अडेस लागेर उभिएँ अनि त्यही अट्टहासलाई जारी राख्दै भुइँमा फुटेका सिसाका टुक्राहरूलाई हेर्न थालेँ ती टुक्राहरूलाई हेर्दा हेर्दै मेरो अट्टहास रोकियो अनि त्यो एक्कासी पराजयको क्रन्दनमा बदलियो मलाई लागेको थियो मैले मेरो दुश्मन प्रतिबिम्बलाई मारिदिएँ तर जब मैले भुइँमा छरिएका सिसाका टुक्राहरू हेरेँ तब थाहा पाएँ कि मेरो प्रतिबिम्ब त एकबाट अनेक पो भइसकेछ भुइँभरिका हरेक टुक्रामा मेरो प्रतिबिम्ब देखियो ती हरेक टुक्रामा देखेका प्रतिबिम्बहरूले अट्टहास गर्न थाले उनीहरू मेरो बर्बादीको उत्सव मनाउन थाले मेरो हारमा खुसीका हारहरू गलामा पहिरिए अनि नाच्न थाले मेरै प्रतिबिम्बहरू म अडिस लागेको भित्ताबाट चिप्लेर थचक्क भुइँमा पछारिए मेरो नसाले मलाई अझ उग्र बनाएर म उत्तेजना भर्दै जान थाल्यो मेरो जिन्दगीलाई देखेर अट्टहास हाँस्ने यी मेरै प्रतिबिम्बहरूले के ठानेका छन् आफूलाई कि यिनीहरूलाई थाहा छैन कि मसँग एक अन्तिम हतियार बाँकी नै छ म यिनीहरूको अस्तित्व समाप्त पारिदिन्छु हो म समाप्त पारिदिनेछु सदा सदाका लागि अनि हाँसुन् त यसरी नै तिनीहरू यसै पनि अब राउदा बिनाको जिन्दगी जिन्दगी नै कहाँ अनि दिन प्रतिदिन यो कुलत छोड्न नसकेको पीडामा मर्नुभन्दा त एकैचोटि हो अब मलाई जिउनु छैन यस्तो जिन्दगी मेरो रगतमा बगिरहेको नसाले पनि मलाई उत्तेजित गर्न थाल्यो र मलाई मृत्युतिर तान्दै गयो म भित्तामा आँट लागेर भुइँमा खुट्टा पसारेर बसेको थिएँ मेरो अगाडि फुटेका सिसाका टुक्राहरू छरपष्ट थिए मैले एउटा टुक्रा उठाएर देब्रे घुँडा उठाउँदै खुट्टा खुम्चाएर त्यो घुँडामाथि आफ्नो देब्रे हातलाई उत्तानो पारेर पसारेँ जिन्दगी जिउने कुनै अभिलाषा नै बाँकी रहेन मलाई साँच्चै मर्न मन लाग्यो नाडीमा लम्बेतान पसारिएको नसालाई छेत विच्छेद पारेर रगतको खोलो बगाउन मन लाग्यो मेरो दाहिने हात जसले समातेको थियो धारिलो सिसाको टुक्रा बिस्तारै त्यो हात उठ्यो र तयार भयो मारान्न दाहिने हातले बिस्तारै देब्रे नाडीमा धारिलो सिसाको दबाव सिर्जना गर्न थाल्यो म ड्रग्सको नसामा एकहोरो भएर आफ्नै मृत्युलाई नजिकबाट हेर्न थालेँ धारिलो सिसाले देब्रे नाडीको छालालाई बिस्तारै चिर्न थाल्यो नाडीबाट अलिअलि रातो रगत निस्किन थाल्यो नाडीबाट रगत बग्दा मनको सानो भागमा कति दुखे जस्तो लाग्यो म एकछिन रोकिएँ तर ड्रग्सले मेरो सोचलाई निरन्तर मृत्युतिर नै आकर्षित गर्दै लग्यो छालाको सतहमै रोकिएको धारिलो सिसालाई मैले नसासम्मै गाड्ने निदो गरेर बाहेभरको जोड लगाएँ तर त्यो सिसाले छालाभित्र घुसेर नसा काट्न मानेन म दारा किट्दै त्यो सिसामा दबाव सिर्जना गर्न थालेँ तर मेरो केही जोर चलेन ड्रग्सको नसामा अवचेतनको अवस्थामा पुगेको मेरो मस्तिष्कले झस्किँदै भन्यो मलाई मृत्युको डर पटक्कै छैन तर यो सिसा किन डरायो केले रोक्यो हँ मैले आँखा छिम्म गरेर त्यो निरीह मनदेखि हेरेँ छब्बिस वर्ष अगाडि मलाई आफ्नो कुमारी छाती खोलेर चुसाउने मेरी काकीको ममतामयी अनुहारमा मैले मेरी आमाको अनुहार देखेँ जसले बुढ्यौलीमा मेरो सहारा खोजिरहेको थियो बिहे गरेर भित्रेकै दिन मेरी आमा कि मेरी काकीलाई सम्झेँ अनि सम्झेँ हत्केलामा फोरुवाले उठाएका ठेलाहरू बेचेर मेरा लागि कापी किताब किनेर ल्याउने मेरा काकालाई जसका हत्केलामा रगत सकिँदै गइरहेको छ म भने प्रवासमा रगत बगाउन गइरहेको छु मैले सम्झेँ सन्तान वियोगमा बिचल्ली भएर धरधरी रोइरहेका ती आमा बाबाहरूलाई जसले आफ्ना सारा सपना धरौटी राखेर आफ्ना सन्तानको सपना किनेका थिए मैले ज्योतिलाई सम्झेँ जो निर्धक्क बाँचिरहेकी छे मेरो जिन्दगीको सुरक्षा गर्ने दाई छ भनेर मैले भाइलाई सम्झेँ मेरो भाइलाई ऊ मेरै गोडामा लुटपुटिन्छ मेरा हरेक सपना पुरा गरिदिने दाई छ भनेर मैले यस्तो दृश्य देखेँ जहाँ मेरी काकी मूर्छित भएर मेरो लासमा आफ्नो सास अड्काइरहनु भएको छ मैले देखेँ मेरो मृत्युपछिको मेरो परिवारको बेलीबाट नसारेट्नलाई छालासँग सङ्घर्ष गरिरहेको सिसा अचानक मेरो हातबाट हुत्तिएर भुइँमा झऱ्यो मलाई यी सब चिजहरूले रोके जिम्मेवारी बोधले मेरो जिन्दगी मलाई नै फिर्ता गरिदियो म आँसु पुस्दै उठेँ अनि फेरि चोइटिएर छेत विच्छेद भएका ती सिसाका टुक्रामा हेरेँ मेरो प्रतिबिम्ब शान्त भइसकेको थियो एउटा प्रतिबिम्बले मतिर हेरेर भन्यो शिरको पीडाको पहाडै खसे पनि तैँले जिउनुपर्छ आलोक जीवनलाई मूल्यहीन नठान यो त अनमोल छ मेरो मनमा एकाएक आत्मबल आयो अब म कदापि आत्महत्याको प्रयास गर्ने छैन म यो कुलतकै विरुद्ध लड्नेछु राउदालाई पुनः जिन्दगीमा फर्काउने कोसिस गर्नेछु यदि म यो कुलत कुलतबाट उम्कन सकिनँ भने अनि राउदालाई पाइनँ भने पनि जिन्दगीलाई जोगाइराख्नेछु अर्को दिन शनिबार बिहान फाइबरको हिम्मत जुटाएर मैले राउदालाई फोन लगाएँ तर उसको फोन बिजी आयो र आइरह्यो दिउँसो अफिसमा पनि आफूलाई कामतिर केन्द्रित गर्ने कोसिस गरिरहेँ मलाई धेरै गाह्रो भइरहेको थियो तर पनि मनको भेलबाडीलाई थाम्ने कोसिस गरिरहेँ चाँचो कोठामा फर्किँदा मलाई खजनाको तलतल हुन थाल्यो आफूलाई अन्य कुरामा व्यस्त राखेर त्यो तलतल टार्ने कोसिस गरिरहेँ टिभी खोलेर ध्यानलाई केही बेर मेस्सी र रोनाल्डो बिचको फुटबलतिर लगाएँ किचनमा पसेर खाना पकाउँदै अरू केही समय व्यतीत गरेँ यद्यपि खजानाको तलतल भन्ने जारी नै थियो तर म त्यसलाई टारिरहेको थिएँ साँझ ढलेर रात पलाउन थाल्यो बाहिर झरी पर्न सुरु गयो झरीले मलाई राउदाको याद दिलायो खाना खाएर म बिस्तारामा पल्टिएँ फेरि खजाना लुट्ने इच्छाले तीव्र दबाव दिन थाल्यो मैले ओछ्यानमा मडारिएर आलटाल गरिरहेँ मलाई थाहा थियो अकस्मात लत छोड्न सकिँदैन तर म त्यसको बेनिफिट अफ डाउटमा टेकेर कुनै पनि हालतमा मेरो आदतलाई सहुलियत दिन चाहन्नथेँ आदतको गुलाम बनेको मेरो मन पनि तडपियोस् न हेरौँ कस्तो हुन्छ रात छिप्पिसकेको थियो मेरो आँखामा निद्रा आउनै मानिरहेको थिएन खजानाको प्राप्तिका लागि आदतको गुलाम बनेको मेरो मन तडफिँदै गइरहेको थियो केही सिप नचलेपछि उठेर पानी पिएँ जुस पनि पिएँ अनि बाल्कोनीमा गएर चुरोटसम्म पिएँ तर खजाना लुट्नतिर लागिनँ रात झनै छेप्पिँदै गयो निद्रा मदेखि रुष्ट भएर कतै टाढा भागिरहेको थियो म कोल्टे फेर्दै बिस्तारा माडिरहेको थिएँ जति जति रात छेप्पिँदै जान्थ्यो उति उति तडपन बढ्दै गइरहेको थियो बिहानको तिन बजेसम्म म छटपटिँदै शरीरलाई ओल्टाइ पल्टाइ गरिरहेकै थिएँ अघिल्लो दिनको दुर्घटनादेखि त्यति बेलासम्म त मैले आफूलाई रोकेकै हो मनको सानो पाटो जो मेरो पक्षमा थियो उसले ढाडस पनि दियो रगतले भने नसाने खोजिरहेको थियो मेरो मनभित्र वार्ता हुन थाल्यो एक मन भन्थ्यो थोरै मात्रामा प्रयोग गर्छु नि बिस्तारै बिस्तारै म यो चिजलाई जसरी पनि छोड्नेछु एकैचोटि त गाह्रो हुन्छ अर्को मनले असहमति जनाउनै सकेन ठिकै छ नि त थोरै प्रयोग गर तर तैँले अब अलिअलि गर्दै छोड्नुपर्छ बिहानको साढे तिन बजेतिर मैले थोरै मात्रामा रगतका लागि खजाना पठाइदिएँ बदलामा उसले केही बेरमै मलाई निद्रा पठाइदियो आइतबार पनि मैले आफूलाई नियन्त्रण गर्दै अफिसकै काममा व्यस्त राख्ने कोसिस गरेँ कम्प्युटरमा बसेर समाचारहरू पढ्न थालेँ नयाँ सूचना पनि प्राप्त भयो त्यही दिन नेपालमा नयाँ संविधान जारी हुँदै रहेछ मलाई त हाम्रा नेताहरूले संविधान जारी गर्लान् भन्ने लागेकै थिएन जे होस् देशको सङ्कटकालीन अवस्था टर्ने भयो मनमा खुसी लाग्यो आफ्नो आदत विरुद्धको लडाइँमा मेरो जित असम्भव प्राय लागिरहेको थियो आशा नै नगरेका नेताहरूले त संविधान बनाएर जारी गरे भने यदि म पनि कटिबद्ध भएर निरन्तर लाग्यो भने पक्कै जित हासिल गर्नेछु म सुध्रिन्छु अनि गुमिसकेको प्रेम पुनः पाउनेछु दिउँसो गरेको प्रतिबद्धता साँझ पर्दै जाँदा कमजोर हुँदै गयो नियमित खजाना लुट्ने समयमा मन चुलबुल गर्न थालिहाल्यो तैपनि म सजिलै आत्मसमर्पण गर्नेवाला थिइनँ मलाई थुम्थुमाउने प्रयत्न गरिरहेँ रातको एघार बजेसम्म त मन थामेरै बसेँ तर त्यसपछि मेरो मनको ठुलो पाटोले इमोसनल ब्ल्याकमेल गर्यो मैले उसको भावनात्मक पुकारलाई अनदेखा गर्न सकिनँ आखिर थियो त त्यो पनि मेरो आफ्नै मन खराब नै सही आफ्नो त आफ्नै हुन्छ नि यद्यपि अर्को पटक कडा रूपमा प्रस्तुत हुने मनसायले साबिकको मात्रामा कमी ल्याउँदै मैले थोरै खजना लुटेँ त्यो रात खजना लुटेपछि राउदालाई माया गर्ने मन जुन हदसम्म पनि जानका लागि तयार थियो मेरो आदतबाट मलाई छुटाउनेतिर नलागी हरवारती राउदाका यादहरू ओसार्न थाल्यो यादहरूकै बिचमा मैले राउदालाई फोन गरेँ तर बिजी भन्यो म्यासेज लेखेँ मृत्युदण्डको सजाय सुनाइएको कैदीको पनि एउटा आखिरी इच्छा सोधिन्छ कि तिमी मलाई एकपटक आफ्नो सफाई दिने मौका पनि दिनौ कि मलाई सुध्रिने मौका दिनौ राउदा मायाको यात्रामा एकअर्काको हात समाएर हिँड्दा हिँड्दै म बाटो बिराएर खाडलमा खसेको छु कि मलाई आफ्नो हातको सहारा दिएर यो खाडलबाट उठाउन मद्दत गरिदिनौ के मलाई सही बाटोमा फर्काउन मद्दत गर्न सक्दिनौ मेरो आदतप्रतिको घृणाले पर्खाल मेरो मायाको बोटभन्दा अग्लो भएकै हो त मेरो म्यासेजको पनि कुनै जवाफ आएन समय घर्किँदै जाँदा मनमा उसको यादको घना जङ्गल नै बन्यो त्यो रात पनि म निधाउन सकिनँ श्रुति सम्वेगमा एक सरको मायाको सोह्रौँ श्रृङ्खला हामीले आज पृष्ठ दुई सय एकानब्बेमा ल्याएर रोकेका छौँ अर्को साता एक सरको मायाको सत्रौँ श्रृङ्खला लिएर आउनेछौँ तबसम्मको लागि प्राविधिक साथी सङ्घर्ष विष्ट र म अच्युत घिमिरे श्रुति सम्वेकबाट विदा हुन्छौँ नमस्कार शुभरात्री